कति गाह्रो हुँदो रहेछ पिरतीको खेल हो हो पिरतीको खेल लगाइदेऊ पिराती दुई दिन बाँचुन्जेल लगाइदेऊ पिरा ता जाँदा पनि तिम्रै चर्चा चल्यो हो मेला पाता जाँदा पनि तिम्रै चर्चा चल्यो ढुङ्गा जस्तै थियो त्यो मन आज किन गल्यो साउनाको बेला पनि चैतमास सु छ साउ साथी नभए नि सम्झिदिए पुग्छ हो सम्झिदिए पुग्छ दार्जिलिङको घुम्तीमा घुम्यो रेल साह्रै गाह्रो हुँदो रहेछ पिरतीको खेल ओहो पिरतीको कली बजाउँदै गैरी खेत झर्दा मुरली बजाउँदै गैरी खेत झर्दा साथ दिन्थ्यौ तिमीले मलाई अप्ठ्यारोमा पर्दा दिन केही मलाई हिजो आज तिमीले माया मार्यो हो तिमले माया मार्यो दार्जिलिङको घुम्तीमा घुम्यो रे पिरतीको खेल हो हो पिरतीको खेल लगाइदेऊ पिराती दुई दिन बाँचुन्जेल लगाइदेऊ पिराती